Hallo, Mandelmann. पागल हुन्छ कहियो यहाँ तिम्रो एक मुस्कानले पागल हुन्छ कहियो यहाँ तिम्रो एक इशाराले घायल हुन्छ कहियो यहाँ तिम्रो एक मुस्कानले पागल हुन्छ कहियो यहाँ तिम्रो एक टेलिभिजन रेडियोमा तिम्रै छ इन्टरभ्यू तिम्रै नाम जप्छन् सबै भन्छन् oh I love you television रेडियोमा तिम्रै छ इन्टरभ्यू तिम्रै नाम जप्छन् सबै भन्छन् ओ आई लभ यु